डुबाको भित्री मधेसका बाढी पीडित वर्षौंदेखि जंगलमा बस्न बाध्य आठ वर्षदेखि कष्टकर जीवन भोगिरहेको बाढी पीडितको गुनासो बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि भारत तयार दार्चुलाको खलङ्गा र डडेलधुराको शीर्षमा महाकाली नदीमाथि समेत पुल निर्माण गर्ने प्रतिबद्धता बैतडीको हाटमा कसैले बालविवाह गरेमा तीन पुस्ते सार्वजनिक गरिने सस्तोमा पाइने हुँदा बझाङवासी ढिकेनुनको प्रयोग गर्दै र शहीद दश र चन्द स्मृति यु नाइन्टिन क्रिकेटमा त्रिलोचन र एकाडेमी विजयी आज पनि दुई खेल हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघ हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुराको भित्री मधेस क्षेत्रका बाढ़ी पीड़ित विस्थापित भएको वर्षौं बितिसक्दा पनि जंगलमा नै बसिरहेका छन् बाढ़ीले घर जमिन पूरै बगाएपछि उनासाठी घर परिवारको पुनस्थापना नहुँदा आठ वर्षदेखि जंगलमा बास बसिरहेका छन् सरकारले पुनस्थापना नगर्दा भित्री मधेसको परशुराम नगरपालिका नजिकैको जंगलमा आफूहरूले चिसोमा कष्टकर जीवन भोगिरहेको बाढ़ी पीड़ितको गुनासो छ विक्रमसम्म दुई हजार पैसठी सालमा जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका छलाई रंगुन नदीले बगाउँदा एउटा सिंगो घाउ नै बगरमा परिणत भएको स्थानीय बाढी पीड़ित भानबहादुर साउदले बताएका छन् रंगुन नदी र खहरेले आठ वर्ष अगाडि वडा नम्बर छका बस्ती भगाएर बगर बनाउँदै लगेको पीड़ितले विगत सम्झदै बताएका छन् हालसम्म वडा नम्बर छका ठन्नजाला पट्यानी बिरिपानी, मल्लो सिमलखेतको बस्ती बगर्नी रहेको साउदले बताएका छन् बाढी पीड़ित भई जाने सर्वसाधारण पुनस्थापना नहुँदा जंगल मासेर बसेका छन् विभिन्न निकायसँग गुहार माग्दा समेत पुनर्वास हुन नसकेको एक अर्का जंगलमा बस्दै आएका पीड़ित प्रदीप पन्तले बताएका छन् विस्थापित भएका परिवारको गणनै नभएको पीड़ितको भनाइरहेको छ वडा नम्बर छका अढाई सय घर परिवार मध्ये एक सय पचास घर परिवारको घरखेत बगेर विस्थापित हुनु परेको थियो जसमध्येका दुई सय पैसठी सालमा बाढ़ी पीड़ित भएका उनासाठी घर परिवारलाई सरकारले पुनर्वास गर्ने भनेको थियो तर अहिलेसम्म उनीहरूको समेत पुनर्वास नभएको स्थानीय बाढी पीड़ित बिर्खे साउदले बताएका छन् सरकारले भित्री मधेसमा रंगुन नदी र खहरीबाट बस्ती संरक्षण गर्न एक अर्ब अठार करोड़ रूपियाँको लगानी तीन वर्षमा पूरा हुने गरी गुरु योजना लागू गरेको भए तापनि आउँदो आर्थिक वर्षमा मात्रै वार्ड नम्बर छ समेटिने जनाइएको छ गुरु योजनाको पहिलो चरणको काम जोगबुडा र परिगाउँबाट शुरू भएको छ बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि भारत तयार भएको छ भारतको पिथोरागढ़मा आइतबार सम्पन्न भएको सीमा सुरक्षा समन्वय समितिको बैठकमा भारतीय अधिकारीहरूले पुल निर्माणका लागि सहमति भएको कुरा आफूलाई बताएको बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिएका छन् भारत सरकारले उत्तराखण्ड सरकारलाई यो विषयमा जानकारी गराएको बारेमा भारतीय डीएमले आफूसँग कुरा गरेको प्रमुख जिल्ला अधिकारी चौधरीले बताएका छन् झुलाघाटमा पुल निर्माणको विषय धेरै पहिलादेखि उठेको भए पनि यो वर्ष भने भारत सरकारले पनि चासो लिएकाले पुल निर्माणको काम शुरू हुने नेपाली अधिकारीहरूले विश्वास लिएका छन् भारत सरकारले महाकाली नदीमाथि पुल निर्माणका लागि झुलाघाट दार्चुलाको खलङ्गा र डडेलधुराको शीर्षकका लागि समेत सहमति जनाइएको बताइएको छ झुलाघाटमा पुल निर्माण भएपछि यो क्षेत्रको समृद्धि हुने धेरैले आशा लिएका छन् बैतरीको हाड गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ गाविस स्तरीय बाल सञ्जाल किशोरी वृत्त समूह र गाविस स्तरीय बाल विवाह न्यूनीकरण समितिले बाल विवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो अभियान अन्तर्गत घरदैलु कार्यक्रम गर्ने अन्तर्क्रिया गर्ने बाल विवाह गर्नेलाई सामाजिक रूपमा बहिष्कार गर्ने लगायतका कार्यक्रम तय गरिएको हार्ड स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुमार कुँवरले जानकारी दिएका छन् उनले भने बाल विवाहले महिलाको समग्र जीवनमा समस्या आउने शिक्षा ग्रहण गर्न नपाउने लगायतका समस्या देखिएपछि बाल विवाह न्यूनीकरणको अभियान थालिएको हो हाटलाई जिल्लाकै नमूना स्वास्थ्य गाविस घोषणा गर्न पनि बालविवाह अन्त्य गर्नुपर्ने भएकाले बालविवाह न्यूनीकरणको अभियान शुरू गरिएको गाविस स्तरीय बाल सञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले जानकारी दिएका छन् उनले भने बालविवाह गर्नेको तीन पोस्ते सार्वजनिक स्थानमा टाँस गर्ने लगायतका रणनीति पनि तय गरिएका छन् बालविवाह गर्न कानूनले बन्देज लगाएको भए पनि कतिपय ठाउँमा अझै पनि बालविवाह भइरहेकाले यसको अन्त्यका लागि प्रयास भइरहेको भण्डारले बताएका छन् बजाङमा आयोडिनयुक्त नुन भन्दा ढिके नुन सस्तो भएपछि स्थानीयहरू आयोडिन नुन नै प्रयोग गर्ने गरेका छैनन् आयोडिन नुनको प्रति केजीको बीसदेखि पच्चीस रूपियाँ पर्ने र ढिके नुन एक केजीको पन्ध्र रूपियाँ बजारमा पाइने भएपछि स्थानीयहरूले ढिके नुनै प्रयोग गर्ने गरेका हुन् स्थानीय बजारहरूमा आयोडिन पाइने भए पनि आयोडिनयुक्त भानु नुन महँगो भएको भन्दै ढिके नुन बढ़ी प्रयोग गर्ने गरेको व्यापारी सुखदेव जोशीले बताएका छन् स्थानीय बजारमा डिपोबाट सहुलियत मूल्यमा पाइने आयोडिनयुक्त नुन बजारमा किन्न पाइने भए पनि महँगो मूल्य भएका कारण आफूहरूले ढिके नुन नै प्रयोग गर्ने गरेको मौलालीका चक्र रोकाले बताएका छन् यस्तै आडिन्नोन महँगो भएका कारण स्याडी दौलीचौर सुरमा काँडा सैनपसेला कडेल लगायतका धेरै गाविसका स्थानीयहरू पनि ढिकेनुन नै प्रयोग गर्ने गरेका सैनपेसला गाविसका कमला बुढाले बताएका छन् यातायात व्यवस्था कार्यालय सेतीले चार दिनदेखि सवारी चालक अनुमति पत्र लाइसेन्स सम्बन्धी सम्पूर्ण कार्यहरू बन्द गरेको छ driving licence registration system DLRS को केन्द्रीय सर्भरमा समस्या आएका कारण माघ सात गतेदेखि लाइसेन्स सम्बन्धी सम्पूर्ण कार्यहरू ठप्प रहेको निमित्त कार्यालय प्रमुख केशव दत्त जोशीले बताएका छन् ड्राइभिङ लाइसेन्स रजिस्ट्रेशन सिस्टमको केन्द्रीय सर्भरमा समस्या भएपछि नवीकरण नयाँ दर्ता राजस्व प्रतिलिपि लगायत लाइसेन्स सम्बन्धी सम्पूर्ण कार्यहरू बन्द रहेको निमित्त कार्यालय प्रमुख जोशीले जानकारी दिएका छन् सर्भरको हाल क्षमता बढाउने कार्य भइरहेको र बाह्र गतिदेखि लाइसेन्स सम्बन्धी कार्यहरू पुनः सुचारू गरिने जोशीले बताएका छन् सात गते सूचना प्रकाशित गरी एघार गतेसम्म लाइसेन्स सम्बन्धी सेवा स्थगित गरिएको भन्दै कार्यालयले सूचना टाँसेको छ चार दिनदेखि सो सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् अहिले तपाईँ फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कैलालीको खैराला गाविसमा रहेको गर्भादरबार संरक्षण अभावमा जीर्ण भनेको छ विक्रमसम्म उन्नाइस सय चौरासी सालमा खड्का शमशेर जबराले निर्माण गरेको ऐतिहासिक संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको छ राणाकालीन दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिन सकेका छैनन् दरबारमा पछि लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पानी सुगिएर पर्खाल भत्किसकेको छ दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना समेत रहेको छ तर संरक्षण र पर्यटकीय रूपमा विकास गर्न पहल भएको देखिँदैन स्थानीय बासिन्दाले ऐतिहासिक दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् खैरला दुर्गा दुर्गाप्रसाद ढुङ्गानाले दरबार दिन प्रतिदिन भत्किने क्रममा रहेको बताएका छन् उनले कतिपय भाग भत्किएको उल्लेख गर्दै संरक्षणका लागि पहल नभएको गुनासो गरेका छन् सरोकारवाला निकाय आएको व्यवस्थाका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको क्षेत्र खण्डहरूमा परिणत हुँदै गएको उनको भनाइ छ केही वर्ष अघिसम्म गरबा दरबारबाट गाविस कार्यालय सञ्चालन गरिँदै आएको थियो दरबारको केही भाग गाविस कार्यालयका लागि प्रयोग भएपछि भवनको संरक्षणमा केही टिया पुगेको थियो तर पछि राजनीतिक खिचातानीका कारण गाविस कार्यालय वडा नम्बर एक स्थित जगातीमा सारियो राणा शासनकालमा निकै चहल पहल रहने गरेको गर्भादरबारमा त्यो चहल पहल दुई हजार बत्तीस साल मात्रैसम्म रह्यो खड्क शमशेरका छोरा बहादुर शमशेरपछि गर्भदरबार बहादुर शमशेरका साइना छोरा तेइस प्रकाश शमशेर जबराको भागमा परेको स्थानीय जानकार बताउँछन् राणा शासनको अन्त्यपछि पनि शासकहरू बसेका उक्त दरबारमा दुई हजार तेत्तीस सालपछि भने कोही पनि बास नबसेको बताइन्छ मास पिसेर त्यसबाट चिनाई गरिएको गर्भदरबारमा त्रियासी झ्याल त्रिपन्न ढोका रहेका छन् दश रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङ समेत बनाइएको छ जो अहिले पुरिँदै गएको छ बैतडीमा जारी शहीद दश र चन्द स्मृति यु नाइन्टिन आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लब र आयोजक Dashrath Chand academy cricket club विजय भएका छन् हिजो निङ्लासनी खेल मैदान हिमाण्डमा सम्पन्न खेलमा एनआरवाईसी भट्टालाई चार विकेटले पाखा लगाउँदै त्रिलोचनले पहिलो जित दर्ता गरेको हो टस जितेर ब्याटिङ रोजेको भट्टाले सुनिल चन्दको पैंतिस रनको मद्दतले चौबिस दशमलव चार ओभरमा एक सय सडचालिस रन बनाएको थियो एक सय अडचालिस रनको विजय लक्ष्यका साथ मैदान उत्रेको त्रिलोचनले एक्काइस दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा लक्ष्य भेट्टायो उता बुढाबाजे क्रिकेट मैदान रतमाटामा सम्पन्न खेलमा जगन्नाथ क्रिकेट क्लबलाई तेह्र रनले स्तब्ध पार्दै प्रतियोगिताबाटै बाहिरिसकेको आयोजक दशरथचन्द एकाडेमी क्रिकेट क्लबले सान्त्वना जित हात पारेको छ तहसित ब्याटिङ गरेको एकाडेमीले उत्तम चन्दको सर्वाधिक बत्तीस तथा अभिषेक चन्दको बीस रनको मद्दतले सत्र दशमलव पाँच ओभरमा एक रन बनाएको थियो एक सय तीस रनको बीज लक्ष्यका साथ मैदान उत्रेको जगन्नाथ बाइस दशमलव पाँच ओभरमा एक सय सोह्र रनमा अल आउट हुन पुग्यो प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुने भएका छन् निङ्लासनी खेल मैदान देहीमाण्डोमा हुने खेलमा यङ स्टार क्रिकेट क्लब मेलौलीले एनआरवाईसी भट्टाको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा कालासनी क्रिकेट क्लबले त्रिपुरा क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित तीनवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ डडेलधुरा कमरगढी नगरपालिका साथ खानमा सोमबार मध्याह सवा बाह्र बजेतिर बस र टिप्पर ठोकिँदा छजना घाइते भएका छन् काठमाडौँबाट बझाङका लागि आएको नाचार ख तेह्र उन्चालिस नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको से एक चार सय पैतिस नम्बरको टिप्पर एक आपसमा ठोकिएका हुन् घाइते छजना मध्ये एकजनाको अवस्था गम्भीर रहेकाले उनलाई अन्यत्र रेफर गरिएको छ भने अन्यको उपक्षेत्रीय अस्पताल डडेन्द्रमा उपचार गरिएको छ बझाङ पिपलकोट दुई बस्ने उनातिस वर्षकी हरिचन्द्र सिंहलाई सामान्य उपचारपछि थप उपचारका लागि अन्यत्र पठाइएको